तातिराङ निगादे सान्सु बिगेन मुला Tamang music dot blogspot dot com माथि त आउँदामा आउँदामा आइपुग्यो सिम बोबाउदामा कहाँको नौलो दिदी बहिनी भेट भयो चोदा चिन्जान हाम्रो नहुँदा बोल्नै गाह्रो भेट हुँदा तोमाङ बुझा आमा रितले चिन्जान गाह्रो कोनो रितले तोमाङ बुझा आमा रितले चिन्जान লব জান त भैसक सिध मारी लाइसक्यो माया बेसमारी लाउँदा माया लाइसक्यो त्यो जिउ मेरो भइसक्यो रकमाउ शाखाल जाऊ कि धुली खेल जाऊ खोइ खोइ त्यो कुरा नपात्यौ गुम्बादा रामारो मूर्तिले चुरोट मिठो सुरतिले भनौ भने के भनौ आइमै बिगरेको फुर्तिले गुरुदेले आखेत गाउँको तालुको दर आस्याङ चोहो सिमले घर आपत थानाको हावल दर भोसर भए दर कसको डर आपत गाउँले फुर्केर हिँड्ने सैलुङ्गे कालो त टोपी भात गाउँले फुर्केर हिँड्ने सैलुङ्गे आदि त जो बन गइसक्यो बुढी कन्ने भइसक्यो पशु पितर के भन छ लैजाउ छोरी जोइ भन रोटी थोरीको तेल त्यो पाखुरामा बाला हुनु जेल हापारे रोटी थोरीको तेल त्यो पाखुरामा बाला हुनु जेल छोरी माइतीमा बस भन्छ पल्सु पछि के भन्छ बाँची के भन्छ घरबाट निस्केर जाऊ भन्छ छोराको आँगसा आपाको घर छोरीको आँगसा जुवै घर नबस आँगसाको आशामा बन्छु कि जाला छोरी माइदामा बसेको एक छाका भात खाने ज्यालामा छोरी माइदामा बसेको एक छाका भात खाने ज्यालामा तामाङ चर्ची गर्छौँ त्यसलाई महिना रोजेर पाइँदैन पछि खोजेर हामी जस्तो केटा नरोजे बेलैमा मान मना सोचे पशुपति जाता जगत खाली हाट आखिरी हुनु छ कारणका akbar त बिगरे छोरी त बिगरे सय ठक्कर मन को पाले वा तिरे गाउँमा चारेको सेलीको कारमा भागी हिजै भापिले हारेको छैन गेले खाली होइ दसोती पायल जान छ गएर गएर सुनेको आयो एक दिनको मान्छेको आयो एक छिनको